दिनुभयो गौतमका अनुसार अध्यक्ष रेग्मीले सरकारले हालसम्म चुनावका लागि गरेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो चितवनका दुईवटा कुखुरा फार्ममा फेरि बर्ड फ्लू भेटिएको छ पम्ची अन्वेषण प्रयोगशाला भरतपुरले वैशाख दुई गते परीक्षणका लागि काठमाडौँ पठाएकोमा नमुना बर्ड फ्लूमा रहेको पुष्टि भेटिएको हो मङ्गलपुर सातमा रहेको राजेन्द्र हमालको फार्म र भरतपुर नौमा रहेको लक्ष्मी राणाको फार्मबाट पठाएको नमुनामा बर्ड फ्लू भेटिएको हो चैत्र छब्बिस गते नै कुखुरा मरेको जानकारी पाएपछि फार्म पुगेका पम्सी अन्वेषण प्रयोगशालाका कर्मचारीलाई राणाले प्रवेशमा रोक लगाएपछि परीक्षण ढिलो भएको हो राणाको फार्ममा झन्डै साठी हजार हमालको फार्ममा चार हजार लेयर्स कुखुरा रहेका छन् गैराती नौ बजीदेखि नै दुबई खोरको कुखुरा फार्म मा कुखुरा मार्ने काम भइरहेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो चट्याङ लागेर गुल्मीमा गैराती दुईजनाको ज्यान गएको छ पाँचजना घाइते भएका छन् हिजो बेलुका वर्षासँगै परेको चट्याङ लागेर गौडाकोटका शेरबहादुर विश्वकर्माका आठ महिनाका छोरा र हाडहाडी सात घोस्की सत्र वर्षीय बसन्ते काउसाको ज्यान गएको हो घाइते मध्य एकजनाको तामघास जिल्ला अस्पताल र अर्को तानसेन प्रभास लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्काउँदै हुनुहुन्छ प्रचण्ड राति पाउने दस बजे राजधानी आइपुग्ने कार्यक्रम छ चीन भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नुभएको थियो भेटका क्रममा नेपालको राजनैतिक अवस्था आफ्नो पार्टीको भावी कार्यदिशा र मुलुकको विकास निर्माणको बारेमा छलफल गर्दै प्रचण्डले नेपालमा लगानी बढाउन चिनिया सरकारी तथा राजनैतिक नेतृत्वसँग सरकारसँग आग्रह गर्नुभएको थियो सरकारको विपक्षमा रहेका नेकपा माओवादी सहितका तेत्तिस दलको संयुक्त बैठक अहिले बसिरहेको छ नेकपा माओवादी पार्टी कार्यालय बुद्धनगरमा जारी बैठकमा वार्ताका लागि सरकारले गरेको आह्वान र आगामी आन्दोलनको तयारीको बारेमा छलफल भइरहेको छ बैठकमा तेस्रो चरणको आन्दोलनको समीक्षा र चौथो चरणको आन्दोलनको स्वरूपका विषयमा समेत छलफल हुने माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो बालबालिकालाई भिटामिन ए क्या भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी छ अभियानमा कुनै पनि बालबालिका नछुटुन् भनेर सम्बन्धित निकायलाई सजग गराएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ अभियानमा बालबालिका अभिभावक शिक्षक लगायत सबैको सहयोग आवश्यक पर्ने महाशाखाका निर्देशक डाक्टर तारामान पोखरेलले बताउनुभयो सरकारको नियमित कार्यक्रम अन्तर्गत देशभरका पैँतिस लाख बालबालिकालाई हिजो र आज गरी भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम चलिरहेको छ चीनको दक्षिण सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा पनि बत्तीसजनाको मृत्यु भएको छ चार भन्दा धेरै घाइते भएका छन् भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ करिब दुई हजार सुरक्षाकर्मी सहितको टोली उद्धार कार्यमा खटिएको छ भूकम्पमा अझै धेरै मानिस हताहत भएको हुन बुझिएको छ अमेरिकी भूगर्भ अनुसार सात रेक्टर स्केलको सो भूकम्पको केन्द्रबिन्दु स्थानीय लिङक्विङ सहरबाट अस्सी किलोमिटर पश्चिमतर्फ रहेको बताइएको छ यसअघि सन् दुई हजार आठ मे महिनामा सिचुवान प्रान्तमै गएको आठ रेक्टर स्केलको भूकम्पमा करिब नब्बे हजारजनाले ज्यान गुमाएका थिए र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेलहरू हुँदैछन् अपरान्ह सभा चार बजेपछि इडन गार्डन कोलकत्तामा हुने खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ समान पाँच पाँच खेल खेलेका चेन्नई छ अङ्कका साथ चौथो स्थानमा छ भने चार अङ्क जोडेको कोलकाता सातौँ स्थानमा छ यसैबीच सनराइजर्स हैदराबाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ गैराती सम्पन्न खेलमा किङ्स इलेभेन पन्जाबलाई पाँच विकेटले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो अवस्था बिहान एघार बजेको अर्पण खबर यति नै ध्रुवराज आज्ञा चाहन्छु नमस्कार